श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ते यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि ारायण कथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो अगस्त्य मुनिको कुटी श्री आफ्नो वाहन मयूरमा विराजमान हुनुहुन्छ नजिकै कलकलाउँदै भाउँदै गरेको सानो खोला चराहरूको चिरबिराहट अत्यन्त रमणनीय छ यो अगस्त्य मुनिको कुटी हे अगस्त्य मुनि अरू केही सुन्ने इच्छा छ कि कुमारजी आज्ञा गर्नुहुन्छ हे कुमारजी हे शिवनन्दन हजुरको बिन्दबाट यी पवित्र प्रसङ्गहरू सुन्दा आफूले आफूलाई अत्यन्त धन्यवान ठानिरहेको छु म हे प्रभु सतीदेवीको अङ्ग पतन भएपछि महादेवको स्थिति के भयो होला मेरो मनमा साह्रै नै यसबारेमा जान्ने इच्छा जागृत भइरहेको छ कसरी श्री महादेवले त्यो पीडालाई सहनुभयो होला कति विहल स्थिति थियो होला आँखाभरि आँसु पारी अगस्त्य मुनि कुमारजीलाई बिन्ती गर्नुहुन्छ तब कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि सतीदेवीको सारा अङ्ग पतन भएपछि जब शिवले आफ्नो अङ्गमा हेर्नुभयो त्यहाँ सतीदेवीको कुनै पनि अंश देख्नु भएन एक्कासी शिवजीमाथि ठुलो चोट पर्यो उहाँले चित्त एकाग्र पार नसकी हा सती हा सती भनी कराउँदै चिच्छाउँदै दौडँदै अगाडि पुगेर मुर्छा पर्नुभयो देवहरूका देव महादेवलाई पनि यत्रो पीडा जब मुर्छाबाट भयो तब हा सती देवी हा सती भन्दै भन्दै यत्र भयो उहाँलाई यस कुराको पटक्कै हेरेका थिएन कि अहिले उहाँ कहाँ हुनुहुन्छ हे मुनि सारा लोक नै शोकमा डुबिरहेको थियो श्री शिवको यस्तो अवस्थाको मौका छोपी सुर दैत्यले आफ्ना मन्त्रीगणसित भन्यो हेर त सतीदेवी मनाले महादेव बौला जस्ता भएर डुलिरहेका छन् यसै मौकामा हामीले देवताहरूलाई जितेर अमरावती लिनुपर्छ अत चढै सेना तयार गर ताराका सुरको यस्तो कुरा सुनेर मन्त्रीगणले तत्काल चतुरङ्गिनी हात्ती घोडा रथ पैदल सेना तयार गरी अमरावतीतर्फ प्रस्थान गरे यसरी दानवहरू आउन लागेको देखेर भयभीत भएर सबै देवताहरूले भने हे अमर अमरग्रहण हो श्री महादेवबाट वरदान पाएको तारकासुर दानवलाई हामीले जित्न सक्दैनौ तसर्थ यहाँबाट भागौ श्री महादेवको कृपा बिना उनीहरू बिल्कुल अनाथ भनिसकेका थिए उनीहरूमा एक रत्ती पनि तेज थिएन शक्ति थिएन अत्यन्त निरीह प्राणी जस्तै उनीहरू त्यस स्थानबाट भाग्दै भाग्दै भाग्दै आफ्नो आश्रय स्तर खोज्दै मृगस्थलीमा आएर लुकेर बसिरहे जसरी सिंहको लखटाइबाट लखतरान परेको हरिणी आश्रय पाई लुकेर डढाई बस्दछ त्यसै गरी सारा देवगढहरू मृगस्थलीमा लुकेर बसिरहे ताराकासुर दानवले अमरावती ऋतु भएको देखेर इन्द्राणीसहित तिनै लोकमा अधिकार गरेर आनन्दपूर्वक राज्य गर्न थाल्यो त्यसपछि पृथ्वी भ्रमण गर्दै महादेव त्यही मृगस्थलीमा आउनुभयो देवताहरूलाई थप शक्ति पाए जस्तो भयो देव नाथहरूका नाथ देवहरूका देव श्री महादेव आफ्नै अगाडि आउनु भएको देखेर अब पक्का पनि हाम्रो कल्याण हुन्छ भनी सब देवहरू श्री महादेवको पाहुमा परे अनि साष्टाङ्ग दण्डवत गरी हे परमेश्वर सती देवीको शरीर अब हजुरसँग छैन अब यो पीडा हजुरलाई शोभामान हुँदैन यो पीडाबाट अब हजुर निकै टाढा लाग्नुपर्छ हे प्रभु हामीलाई हेर्नुहोस् त पापिष्ट ताराकासुर दानवले हजुरबाट वरदान पाएको हुँदा हामीहरू त्यसलाई जित्न असमर्थ छौँ त्यसले हाम्रो सारा राज्य खोसेर लियो सहित इन्द्राणीलाई समेत उसले आफ्नो कब्जामा पारेर राखेको छ हे प्रभु हामी बिल्कुल अनाथ भएका छौँ निरीह पशु झैँ यहाँ आई लुकेर बस्नु परेको छ अत हजुरको यो दिव्य दृष्टि हामी माथि परोस् पापिष्ट तारकासुर धानवले हजुरबाट वरदान पाएको हुँदा हामीहरू त्यस धानवलाई नाश गर्न सक्दैनौ हे प्रभु हे दया निदान हजुरबाट कल्याण हुनु पर्यो अब त्यस दानवको नाश गरेर हाम्रो रक्षा गर्नुहोस् देवहरू प्रार्थना गर्दै थिए महादेव आफ्नो चित्त एक स्थानमा राख्न नसकी अनेकन मनभित्र कुराहरू खेलाइ ती देवहरूका कुनै पनि वाक्य सुनिरहनु भएको थिएन देवताहरूले बडो बल गरेर चिच्याई चिच्याई भन्न थाले हे देवहरूका देव महादेव हजुरबाट कल्याण हुनु अत्यन्त आवश्यक छ हामी अनाथ भयौँ यो सृष्टिको संरचना नै अब बिग्रने भयो हे प्रभु जब जोर जोरले श्री महादेव सामुन्य ती देवहरूले प्रार्थना गर्न लागे तब सदा शिवले नेत्र उघारेर हेर्नुभयो देवहरू साह्रै नै प्रसन्न भए सबले आफ्नो मस्तक झुकाई प्रणाम गरे एकेश्वरमा सबैले भने हे प्रभु अब हजुरले हाम्रो कृपा गर्नु नै पर्छ त्यस दुष्ट तारकासुरको वध हजुरले गर्नु नै पर्छ तर एक्कासी आफ्ना सामान्यका देवताहरूलाई केही नभनी देखेको नदेखे नै केवल सतीदेवीलाई मात्र सम्झी हा सतीदेवी भनी फेरि त्यहाँबाट श्री महादेव अगाडि बढ्नुभयो देवताहरू निराश भए उनीहरूको मुखबाट बाँकी केही वाक्य निस्केन हुन पनि प्रभु परमेश्वर देवहरूका देव महादेवले कुनै वास्ता नगरेपछि उनीहरूको पनि के जोर लाग्दथ्यो र हे अगस्ती मुनि त्यस बेला शिवजीले शोक गरेको देख्ने संसारका कुनै पनि जीवले सहन सकेनन् प्रत्येक प्राणी दुखी भए यस लोकमा कैयन वर्षसम्म घाम झुल्केन घामलाई बादलले ढाकेको थियो हरेक प्राणीका अनुहारमा केवल निराशा मात्र देखिन्थे यस लोकमा असमय पानी पर्ने अत्याधिक गर्मी हुने फेरि त्यस्तै अत्याधिक जाडो हुने मौसम समेत अनेकन वियोगमा डुबेको थियो यसरी शोक गरेर एक सय वर्ष पर्यन्त पृथ्वी भ्रमण गरी हिँड्नु भएको शिवजीले एक दिन चित्त दृढ गरी हेर्दा सतीदेवीको शरीर आफूसँग रहेनछ भन्ने जानेर अब कसो गरौँ कता जाउँ भनी आफूलाई धैर्य दिई उत्तरा पन्थमा तपस्या गर्न जान्छु भनेर हिँड्नुभयो हिँड्नु त भयो तर पनि चित्त अझैसम्म एकाग्र भएको रहेनछ उत्तरा पन्थतर्फ लाग्छु भनेर हिँड्नु भएको त उहाँ दक्षिणको बाटो गरेर कर्नाटक नगरको ब्रह्मपुत्र भन्ने स्थानमा पुग्नु पुग्नुभएछ यसरी बाटो बिराई उल्टो बाटोको हिँडेको समेत शिवजीलाई हेक्का रहेन जब श्री महादेव ब्रह्मपुत्र भन्ने स्थानमा पुग्नुभयो त्यहाँ ऋषिहरू स्नान गर्नका थिए गर्न गएका थिए तिनका पत्नीहरूले महादेवलाई त्यताबाट जान लाग्नु भएको देखेर परस्पर कुरा गरे हे ऋषि पत्नी हो सतीदेवी मर्नाले महादेव बौला चाहिँ बढी डुलिरहेका छन् हाम्रा स्वामीहरू हामीसँग नजिक छैनन् तसर्थ हामी शिवजीको पछि लागेर जाउँ यसमा हामीहरूको कल्याण छ यति भनी शिवजीको पछाडि पछाडि ती ऋषि पत्नीहरू लागे महादेवलाई यस कुराको कुनै हेक्का थिएन जब यो कुरा स्नान गर्न गएका ऋषिहरूले थाहा पाए तब खोज्दै जाँदा भाटोमा बाटोमा महादेवलाई भेटेर हे महादेव तिमीले हाम्रा पत्नीहरू किन हरण गरेर ल्यायो एक्कासी ऋषिहरूले यस्तो प्रश्न गरेको सोद्धा श्री महादेव आश्चर्य पर्नुभयो हे ऋषिहरू तिमीहरू के भन्दैछौ यो म तिमीहरूको पत्नीलाई किन हरण गरेर ल्याउँदथे तब ऋषिहरूले यी पछि लागेर आएका को हुन् त यति भन्दा महादेवले जब पछाडि फर्केर हेर्नुभयो तब ऋषि पत्नीहरूलाई देखि मैले त ल्याएको होइन यिनीहरू किन आएछन् भनी फेरि प्रश्न गर्नुभयो तब ऋषिहरूले आफै भगाएर ल्याउने अझ अहिले आफूले थाहा छैन भन्ने एक्कासी ऋषिहरू क्रोधित भए श्री महादेव भने सतीदेवीको त्यो पीडामा नै हुनुहुन्थ्यो त्यसकारण एक शब्द नबोली शान्त भई भयो ऋषिहरू क्रोधित हुँदै गए र भने हे महादेव तिमीले यस गलत कार्यको अब फल भोग्नु पर्नेछ हामीहरू तिमीलाई श्राप दिँदैछौ जुन लिङ्ग देखेर हाम्रा स्त्रीहरू तिम्रो पछाडि लागे अब त्यो तिम्रो लिङ्ग पतन होस् भने श्राप दिए त्यो श्राप पर्नासाथ शिवको लिङ्ग पतन भयो र त्यसबाट ज्योतिर्लिङ्ग उत्पन्न भई ब्रह्माण्डलाई नै छोप्न थाल्यो अब देवहरू सारा प्राणीहरू डराई श्री विष्णु कहाँ पुगे ब्रह्माण्डकै स्थिति हाहाकार भयो ज्योति यसरी बढ्न थाल्यो कि त्यसले सारा संसारलाई ढाक्न थाल्यो जब श्री विष्णु कहाँ पुगी यी सब सारा स्थिति वर्णन गरे तब भगवान विष्णु तुरुन्त उठेर त्यस ज्योतिर्लिङ्गलाई अङ्कमान गर्नुभयो तब सो ज्योतिर्लिङ्ग बिल्कुल सामै भयो यो देखेर विष्णु भगवानको स्तुति गरेर सब देवहरू सब प्राणीहरू आफ्ना आश्रममा गए त्यसपछि त्यही ज्योतिर्लिङ्गबाट विश्वेश्वर प्रकट भएर आज्ञा गर्नुभयो हे ऋषिश्वर हो म निर्दोषलाई व्यर्थमा श्राप दियो अबदेखि तिमीहरूको पनि वाक्य शुद्ध हुने छैन र ब्राह्मणीहरू पनि एक पुरुष मानेर बस्न नसकुन् यस्तो श्राप दिएर उत्तरा पन्थमा गई काम क्रोध लोभ मोह त्यागी सम्पूर्ण इन्द्रिय रोकेर ब्रह्ममा चित्त लगाई कठोर तपस्यामा देवहरूका देव श्री महादेव लिन हुनुभयो इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी व्रत कथाम ज्योतिर्लिङ्ग उत्पत्ति वर्णन नाम तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् Thank you. यहाँहरू अहिले सुन्दै हुनुहुन्छ एफएम अध्यात्म ज्योति एक सय चार दशमलव आठ ब्राह्मणे दुःखमा पर्दा सप्त ऋषि आए त्वा